খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल बाँकेको कारकादोमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ अर्का एकजना घाइते भएका छन् हिजो बिहान करिब साढे छ बजीतिर कालीकोटबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना आठ पाँच छ छ नम्बरको बसले विपरीत दिशाबाट आएको भे दुई एक आठ एक दुई नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोगो बाडाका मोटरसाइकल चालक हेमन्त कुमार रोकाएको मृत्यु भएको हो प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बजिरहेकी रत्नमाया भाम गम्भीर घाइते भएकी छन् दुर्घटनामा घाइते भामको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा छ पिछडिएको कर्णालीलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्न सरकारले निर्माण गरेको सुर्खेत जुम्ला सडकको स्तरोन्नति नहुँदा दुर्घटना बढ्न थालेका छन् ट्र्याक मात्र खोलिएको सडकमा मोड सुधार नगरी यातायात सञ्चालन गरिएकाले दुर्घटना बढेका हुन् जोखिमपूर्ण सडकमा चल्ने पुराना गाडी र अनुगमन गर्ने निकायको व्यवस्था मात्र नभई गाडी चालकको लापरवाहीले पनि कर्णाली सडक अहिले दुर्घटना मार्ग हुन थालेको छ दैनिक जसो दुर्घटना हुने सडक दुर्घटनाले यो वर्ष पचासजनाको ज्यान गएको छ गत वर्षसम्म सुर्खेत जुम्ला सडकमा एकानब्बेजनाको ज्यान गएको थियो सुर्खेत जुम्ला सडकमा यो वर्ष पन्ध्रवटा ठुला दुर्घटना भई पचासजनाको मृत्यु र एक सय एकाउन्नजना घाइते भएको क्षेत्रीय प्रहरी कार्यालयको रेकर्डमा उल्लेख छ खबर अविरल वर्षासँगै आएको बाढीले पर्वतमा एक निर्माणाधीन पुल बगाएको छ पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी बजार जोड्ने मालढुङ्गा बेनी सडक खण्डको नाङ्लिवाङ र धाइरिङ गाविसको बिचमा पर्ने लस्ती खोलामा निर्माणाधीन पक्की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 स्वास्थ्य परीक्षण भइरहेको सहर